असादको चेतावनी म्यानमारमा संघर्षरत विद्रोही र सरकार सरकारबीच विराम गर्ने सहमति र राजधानीमा जारी गोर्खा कप फुटबलमा आज जाउला खेल विरुद्ध बोइज युनियन र हिमालयन शेर्पा विरुद्ध फ्रेन्ड्स क्लब मैदानमा उत्रिने स्वागत छ तपाईँहरूकै लोकप्रिय रेडियो रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेगा हर्समा आज हामी कार्यक्रम देशदेखि विदेशसम्म लिएर आइपुगेका छौँ कतारको दोहा सहरमा र मेरो नजिकै यहाँ थुप्रै साथीहरू हुनुहुन्छ र उहाँहरू मध्ये म एकजना साथीसँग कुराकानी गर्दैछु तपाईँलाई स्वागत छ रेडियो अर्पणमा धन्यवाद हजुरको शुभ नाम मेरो चाहिँ प्रयास प्रयासजी तपाईँ नेपालबाट कतारको दोहा सहरसम्म आइपुग्नु भएको छ नेपालबाट तपाईँ कतार आउँदाखेरि कुन ठाउँबाट टिकट लिएर आउनुभयो रनपा दुई टाढीमा अवस्थित हङकङ बजार भित्र रहेको न्यू मिमसा ट्राभल्स टुरबाट चाहिँ टिकट लिएर आएको हो हाम्रा विशेषताहरू राष्ट्रिय अन्तर्राष्ट्रिय हवाई ticket booking date change reconfirm cancelling सुविधा all India rail bus ticket booking सुविधा साथै अन्तर्राष्ट्रिय कुरियर सुविधा सम्पर्क New Mimosa Towers and Tours Ratnanagar दुई टाढी हाङकङ बजार फोन शून्य छपन्न पाँच साठी शून्य एकतिस मोबाइल अन्ठानब्बे चार त्रिपन्न चालिस एक सय एकसठी पुनश्च मनी एक्सचेन्ज ड्राइभिङ ट्रेनिङ ग्यारेन्टीका साथ सवारी लाइसेन्स निकाल्न साथै श्रम स्वीकृति निकाल्न समेत सहयोग गरिन्छ रेडियो अर्पण एक सय चार थोप्लो पाँच मेगा हट प्रसारण भइरहेको राष्ट्रिय खबर अब विस्तारमा काठमाडौँको महाराजगञ्ज स्थित शिक्षण अस्पताल पछाडि रहेको सुकुम्बासी बस्तीमा पहिरोले घर भत्कदा एकजनाको मृत्यु भएको छ घरले च्यापेर सुनसरीका सोह्र वर्षे राम भगतको मृत्यु भएको हो घरले पुरिएर खाइते भएका अन्य दुईजनाको महाराजगञ्ज स्थित शिक्षण अस्पतालमा उपचार भइरहेको छ निरन्तरको वर्षाले सुकुम्बासी बस्तीका अन्य चारवटा घरमा क्षति पुगेको प्रहरीले जनाएको छ यसैबीच राजधानीमा हिजोदेखि निरन्तर वर्षा भइरहेको रहेको छ वर्षाका कारण जमल महाराजगंज लगायतका सड़कमा पानी जमेपछि सवारी आवत जावतमा समस्या परेको ट्राफिक प्रहरीले जनाएको छ गएको चौबिस घण्टामा राजधानीमा बयालिस दशमलव चार मिलिलिटर पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ नेपाली काङ्ग्रेसका नेता अर्जुन नरसिंह केसीले प्रमुख दलका शीर्ष नेताहरूको दोहोरो चरित्रका कारण मङ्सिरमा निर्वाचन हुनेमा आशंका रहेको बताउनु भएको छ एउटा सम्झौता गरि नसक्दै त्यसको प्रतिबद्धता बिर्सिएर अर्कै धारणा राख्दै हिँड्ने नेतृत्वको रवैयाले देश निर्वाचनतर्फ उन्मुख नभएको उहाँले जिकिर गर्नुभयो आज विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै केसीले चुनावी प्रक्रिया पूरा नभई मिति घोषणा नहुने उल्लेख गर्दै नेता केसीले पूर्व प्रतिबद्धतामा सबै अडेक हुनुपर्नेमा जोड़ दिनुभयो अहिले देशमा भइरहेका घटनाहरूले लोकतन्त्रको सिद्धान्तमा विचलन ल्याएको उल्लेख गर्दै केसीले निर्वाचन र लोकतन्त्रमा दलहरू प्रतिबद्ध नभए मङ्सिरमा निर्वाचन हुन नसक्ने दावी गर्नुभयो त्यस्तै कंग्रेसका केन्द्रीय सदस्य विमलेन्द्र नेदीले राष्ट्रियता लोकतन्त्र समाजवाद नेपाली कंग्रेसको मूल सिद्धान्त भएको बताउनु भएको छ उहाँले गणतन्त्र संघीयता समावेशिता धर्मनिरपेक्षता र विस्तृत निर्वाचन प्रणाली कंग्रेसको मान्यता भएको स्पष्ट पार्दै यसलाई प्राप्त गर्ने बाटो अहिंसात्मक हुनुपर्नेमा जोड़ दिनु भएको छ हिजो साँझ सर्लाहीको रानीगंजमा सम्पन्न कार्यकर्ता भेलामा बोल्दै नेता निधिले लोकतान्त्रिक संविधान निर्माणका लागि नेपाली कंग्रेसलाई जिताउनु आवश्यक रहेको उहाँको भराई थियो विद्यार्थी संगठनहरू बीचको विवादले स्थगित भएको स्वतन्त्र विद्यार्थी युनियन सोबिकको निर्वाचन तत्काल गरिनुपर्ने माग गर्दै नेपाल विद्यार्थी संघले आन्दोलन शुरू गरेको छ आगामी तेइस गतिका लागि तय भएको सोबि निर्वाचन हिजो स्थगितको घोषणा भएपछि नेवी संघले आजबाट आन्दोलन शुरू गरेको हो नेवी संघले आज बिहान नौ बजेदेखि दस बजीसम्म देशभरका क्याम्पस अगाडि एक घण्टा चक्काजाम गरेको छ चक्काजामका कारण राजधानीको यातायात केही बेर प्रभावित भएको थियो एक दुईवटा विद्यार्थी संगठनको विवादका कारण समग्र विद्यार्थीहरूको भविष्यलाई अन्यल पार्न लागि भन्दै आन्दोलन सुरु गरेको नेविसङ्घका प्रवक्ता युपी युपी लामिछानेले बताउनुभयो फर्जी विद्यार्थी भर्नाको विषयलाई लिएर उत्पन्न विवाद समाधान गर्न नसकेपछि त्रिभुवन विश्वविद्यालय पदाधिकारी बैठकले सोभि निर्वाचन स्थगित गर्ने निर्णय गरेको थियो यसैबीच सर्लाहीको सुके पोखरीमा रहेको चतुर्भुजेश्वर बहुमुखी क्याम्पसको सोभि कार्यालयमा विद्यार्थीहरूले तोडफोड़ गरेका छन् एकीकृत नेकपा माओवादी र नेकपा माओवादी समर्थित अखिल क्रान्तिकारीले कार्यालय तोडफोड़ गरेका हुन् तोडफोड़बाट कार्यालयमा रहेको कुर्सी दराज लगायतका सम्पूर्ण सामान नष्ट भएको सोभि सोब्यू क्याम्पस कमिटीले जनाएको छ नयाँ सोब्यू निर्वाचन गर्नुपर्नेमा पुरानै सोब्यूलाई निरन्तरता दिने प्रयास भएकाले कार्यालय तोडफोड गरेको अखिल क्रान्तिकारीका जिल्ला उपाध्यक्ष रोशन घिमिरालाई उद्धृत गर्दै सहकर्मी सुरेश बिडारीले खबर पठाएका छन् नेपाल बार एसोसिएसनको चालिसौं राष्ट्रिय कार्यकारिणी परिषद बैठक आजदेखि बागलुङमा शुरू हुँदैछ सर्वोच्च अदालतका कायम मुकायम प्रधान न्यायाधीश दामोदर प्रसाद शर्माले बैठकको केही बेरमा उद्घाटन गर्नुहुनेछ बैठकमा सर्वोच्च अदालत सहित देशभरका छयासी बार इकाईबाट पाँच सय कानून व्यवसायी सहभागी हुने बार एसोसिएसनका महासचिव सुनिल पोखरेलले जानकारी दिनुभयो बैठकमा अन्तरिम मन्त्री परिषदका अध्यक्ष खिलराज रिग्मीले प्रधान न्यायाधीश पदबाट राजीनामा दिनुपर्ने मागलाई प्रमुखताका साथ उठाइने बताइएको छ प्रधान न्यायाधीश रिग्मीलाई अन्तरिम मन्त्री परिषदको अध्यक्ष चाहिँदा शक्ति पृथकीकरणको सिद्धान्त विपरीत भएको भन्दै बार एसोसिएसन विरोधमा रहेको छ बैठकले मुलुकमा देखिएका संवैधानिक जटिलता न्यायाधीश नियुक्ति लगायतका विषयमा पनि आधिकारिक धारणा तय गर्ने पोखरेलको भनाइ छ सुर्खेतमा आह्वान गरिएको अनिश्चितकालीन जिल्ला बन्दले जनजीवन प्रभावित बनेको छ लाटी कोइली गाविसको काँक्रे बिहारमा गौतम बुद्धको मूर्ति राख्न नदिएको भन्दै गुम्बा निर्माण समितिले बन्दको आह्वान गरेको हो बन्दका कारण सवारी साधन चलेका छैनन् भने व्यापार व्यवसाय पनि ठप्प भएको छ प्रशासनसँग यसअघि भएको छ बुधे सम्झौता विपरीत गौतम बुद्धको मूर्ति काँक्रे बिहार राष्ट्रिय वन क्षेत्रभित्र राखिएको भन्दै दोस्रो पटक मूर्ति नियन्त्रणमा लिएको हो तर बौद्ध मार्गीहरूले भने सम्झौता अवस्थामा पूजा गर्नका लागि मूर्ति लिएर राख्ने भन्ने उल्लेख मात्र भएको र फिर्ता लैजाने नभनिएकाले मूर्ति राख्न पाउनुपर्ने बताएका छन् जिल्ला वन कार्यालय सुर्खेतका अनुसार राष्ट्रिय वन क्षेत्रमा भौतिक संरचना निर्माण गर्न पाइने छैन दुई दिनसम्मको सुर्खेत बन्दपछि स्थानीय शान्ति समितिको संयोजनमा सहमति भई पुनः बुद्धको मूर्ति बुद्ध मार्गीहरूले लिएका थिए आज विश्व धुम्रपान रहित विभिन्न आज विश्व धुम्रपान रहित दिवस विभिन्न कार्यक्रम गरी नेपालमा पनि मनाइँदैछ श्रुतिजन्य पदार्थको विज्ञापन प्रवर्धन र प्रायोजनमा रोक लगाऊ भन्ने नाराका साथ यो दिवस मनाउन लागि हो धुम्रपान दिवसको अवसरमा स्वास्थ्य मन्त्रालयका साथै यस क्षेत्रमा क्रियाशील विभिन्न संघ संस्थाहरूले छुट्टा छुट्टै कार्यक्रमको आयोजना समेत गरेका छन् श्रुतिजन्य पदार्थको सेवनबाट विश्वभरि प्रतिवर्ष साठी लाख मानिसको मृत्यु हुने गरेको विश्व स्वास्थ्य संगठनले जनाएको छ नेपालमा पनि वर्षनी सोह्र हजार जनाको मृत्यु हुने गरेको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता कविराज खनालले जानकारी दिनुभयो दिवसकै अवसर पारेर प्राथमिक स्वास्थ्य सेवा केन्द्रले पैतालिस चौवालिस जिल्लाका पाँच सय चालिस विद्यालयलाई सुर्ती र मदिरामुक्त घोषणा गर्ने भएको छ अछामको सदरमुकाम मंगलसैन वडा नम्बर छ स्थित पालेवन सामुदायिक वनमा फडानी गरेको भन्दै स्थानीय विकास अधिकारी विरूद्ध जिल्ला वन कार्यालयमा मुद्दा दर्ता भएको छ रंगशालामा बाटो निर्माणका नाममा रूखहरू कटानी गरेको भन्दै पालेवन सामुदायिक वनका अध्यक्ष लोकबहादुर केसीले स्थानीय विकास अधिकारी विष्णु कोइरालाको नाममा जाहेरी दिनुभएको हो उदयपुर र सिराहामा भएका छुट्टा छुट्टै सवारी दुर्घटनामा दुईजनाको मृत्यु भएको छ उदयपुरको कटारीबाट सिन्धुली जाँदै गरेको बसको ठक्करबाट उदयपुरको सिमलेमा एक पैदल यात्रीको मृत्यु भएको हो मृत्यु हुनेमा स्थानीय सपन्न वर्षीय देवीमाया मगर रहेको प्रहरीले जनाएको छ गैराती पाउने दस बजे बा दुई ख छयत्तर सात सय बैसठी नम्बरको बसले ठक्कर दिँदा मगरको घटनास्थलमै मृत्यु भएको हो यस्तै सिराहाको लाहानमा बसको ठक्करबाट गम्भीर घाइते भएका पैदल यात्री धनुषा लालगढका पैंतिस वर्षीय श्याम थापाको मृत्यु भएको छ उपचारका लागि अस्पताल लैजाँदै गर्दा उनको बाटोमै मृत्यु भएको प्रहरीले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 असादले इजरायलले पुनः सिरियामा आक्रमण गर्ने प्रयास गरे आफूले त्यसको जवाब दिने चेतावनी दिएका छन् तीन पटकसम्म इजरायली हमलाको सामना गरेको सिरियाका राष्ट्रपति असादले अब पुनः अर्को हमलाको प्रयास गरे आफू चुप लागेर नबस्ने बताएका हुन् रसियाबाट हतियार आयात गरिएको खुलासा भएको केही समयमै असादको यस्तो धारणा सार्वजनिक भएको हो हतियार आयातको सन्दर्भमा टिप्पणी गर्दै असादले रुसले सप्लाई गरेको हतियारसँग सिरियामा जारी विद्रोहको कुनै सम्बन्ध नरहेको दावी समेत गरेका छन् हिजो मात्र एउटा टेलिभिजनसँगको अन्तर्वार्तामा असादले रुसबाट हतियार सप्लाई भइरहेको खुलासा गरेका थिए असाद सरकारलाई रुसबाट शक्तिशाली मिसाइल प्राप्त भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् अब खेल खबर राजधानीमा जारी गोर्खा कप फुटबलमा आज जावलाखेल युथ क्लब र युथ विरूद्ध बोइज युनियन र हिमालयन शेर्पा विरूद्ध फ्रेन्ड्स क्लबले प्रतिस्पर्धा गर्ने भएका छन् त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा दुई बजेपछि शुरू हुने पहिलो खेलमा चावलाखेल युथ क्लब र बोइज युनियन प्रतिस्पर्धा गर्नेछन् खेलमा चावलाखेल विजयी भए क्वार्टर फाइनल प्रवेश गर्नेछ भने पराजित भए अन्तिम खेलको नतिजा कुर्नुपर्नेछ पर्नेछ यसै गरी दिउँसो चार बजे हुने दोस्रो खेलमा हिमालयन शेर्पा र फ्रेन्ड्स क्लब बीच प्रतिस्पर्धा हुनेछ शेर्पाले पनि एउटा खेल जितेकाले आज विजयी भए क्वार्टर फाइनलको यात्रा तय गर्नेछ यसअघि हिजो भएको खेलबाट मनाङ मर्स्याङदी र नेपाल आर्मी क्लब क्वार्टर फाइनलमा प्रवेश गरेका छन् राष्ट्रिय खबरको अन्त्यमा मूल खबरका शीर्षकहरू पुनः एकपटक काठमाडौँको महाराजगंज स्थित सुकुम्बासी बस्तीमा घर भत्कँदा एकजनाको मृत्यु चार घरमा क्षति उदयपुर र सिराहामा भएका छुट्टा छुट्टै दुर्घटनामा दुईजनाको ज्यान गयो प्रमुख दलका शीर्ष नेताहरूको दोहोरो चरित्रका कारण मङ्सिरमा निर्वाचन हुनेमा काङ्ग्रेस नेता केसीको आशंका सुबे निर्वाचनको माग गर्दै नेविसंघद्वारा देशैभरका क्याम्पस अगाडि एक घण्टा जाम आज विश्व धुम्रपान रहित दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै काँक्रे विहार संरक्षित वन क्षेत्रमा बुद्धको मूर्ति राख्ने विषयलाई लिएर सुर्खेतमा फेरि अनिश्चितकालीन बन्द सिरियामा फेरि आक्रमण गरी इजरायलमाथि जवाफी कारवाही गर्ने राष्ट्रपति असादको चेतावनी म्यानमारमा संघर्षरत विद्रोही र सरकारबीच युद्धविराम गर्ने सहमति र राजधानीमा जारी गोर्खा कप फुटबलमा आज जाउला खेल विरुद्ध बोइज युनियन र हिमालयन शेर्पा विरुद्ध फ्रेन्च क्लब मैदानमा उत्रिने हवस् त नेपालवाणी नेटवर्कको मध्याह बाह्र बजेको राष्ट्रिय खबर सकियो प्राविधिक मित्र नन्दु गेलाङलाई धन्यवाद दिँदै सुरु सिभन्जरा र रविन्द्र सुवेदी विदा भयौँ नमस्कार भिडियो खिच्ने काम त सिद्धियो अब मिक्सिङ गर्न भाइलाई पठाएको कतिखेर आउने हो खोइ ए त आइपुगेस् आइज अनि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 सात सय अडसठी पुनश्च हाम्रो पसल पुरानो ठाउँबाट सौगात फोटो स्टुडियोको ठिक अगाडि सरेको सहर जानकारी गराउँदछौँ